नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोक भाकामा कार्यक्रम रोजाइमा लोक भाका लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भनी मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकालाई सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोक भाका लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबार आजको यो मङ्गलबार व्यवसायमा पनि उपस्थित भइसकेका छौँ चार बजेको अर्पण खबरपछि करिब करिब चार पचाससम्म उपस्थित हुन्छौँ र त्यसपछि विदा भएर हामी जान्छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोहोरी भाकाहरू रोज्न सक्नुहुनेछ र कार्यक्रममा को सुरुवातमा भने एउटा मिठो लोकदोहोरी भाका सुन्नुपर्छ भनेर प्राविधिक मित्रले सल्लाह गरिराख्नु भएको छ त्यसपछि तपाईँहरूकै सम्झना सन्देश र लोक भाकाहरू हामी लिने नै छौँ बसेको छु पानी बिना माछा जस्तै भनी बसेको छु पानी बिना माछा जस्तै भनी कामै कामले फुर्सद पाइन भेट्न जान पानी भेट्न जान पानी जाम त भने भने वनको बाटो नजाउँ भने मायाको मन फाट्यो निकै नै रमाइलो लुकदोरी भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुऱ्याएर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना राखेर अनि आफूलाई मनपर्ने लोकदोरी भाकाहरू पनि रोज्न सक्नुहुनेछ र त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रम रोचाइमा लोकभाका साताको दुई दिन आउने गर्छ र मङ्गलबार र बिहिबार आजको यो मङ्गलबारे बसाइमा पनि उपस्थित भइसकेका छौँ अपराह चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुन्छौँ त्यसपछि हामी विदा भएर जान्छौँ र तपाईँलाई मनपर्ने लोकदोरी भाका रोज्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर आफ्नो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रममा तपाईँले नै रोज्नुभएका तपाईँले नै मन पराउनुभएका लुकदोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँको त्यो दिनभरको अलिकति थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ र अहिले असारे रोपार पनि चलिरहेको छ तपाईँहरू असारे रोपारमा व्यस्त हुनुहुन्छ होला त्यो व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ हामी मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर अनि तपाईँकै सम्झना समर्पणहरू पनि लिने गर्छौँ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा को मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ रिसाजी के छ तपाईँको नयाँ नौलो खबर आज कार्यक्रममा आउनु भएको छ कुन भाका रोज्ने हुन्छ रिसाजी भाका रोज्नु भएको छ अनि को कसलाई सम्झिन चाहनुहुन्छ अर्को अनि मेरो घर हुन्छ एलिसाजी अहिले छुट्टिन्छौँ नमस्कार Thank you. Christmas चढुलाई जुर रोकै मेरो भनौँ छ पानीमा जलुका देखेपछि सानोलाई झुर्लुक्कै मन हुन्छ हलुका निकै नै रमाइलो लुकदोरी भएका थियो चण्डी भन्ज्याङबाट आउनुहुने एलिसाले रोच्नु भएर जानुभएको थियो तपाईँ पनि यस्तै गरी आफूलाई मनपर्ने लुकदोरी भाका रुच्न चाहनुहुन्छ आफ्ना आफन्तजन घर परिवारहरूलाई सुनाउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा टेलिफोन नम्बर भएर तपाईँ कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म राजा ठाकुर राजाजी के छ तपाईँको नयाँ नौलो खबर आज हाम्रो भइसक्यो नि तपाईँको अनि आज कुन भाका रोज्ने त धेरै भन्ने अनि कसको लागि सुनाउन चाहनुहुन्छ अर्पण परिवारलाई सबैलाई होइन मलाई चिन्ने नचिन्ने सबैलाई हुन्छ राजाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार साल्यो सैले चर्चा धेरै चाल्यो छुटेपछि हामी तिमीले पायो काली र स्याबासी मैले पाएँ गाली र बदनामी मायाको जग बसाल्यो सैले पनि खसाल्यो सैले चर्चा धेरै चाल्यो छुटेपछि हामी तिमीले पायो ताली आशा बसी मैले पाएँ गाली र बदना मैले पाएँ घाली चर्चा धेरै चल्यो छुटेपछि हामी निकै नै मर्मस्पर्शी लोक भएका थियो कृष्ण मन्दिरबाट आउनुहुने राजा ठाकुरले रोजेर गइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी मर्मस्पर्शी निकै नै रमाइला लोकदोहोरी भाकालाई रोज्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा सहभागिता जनाउन चाहनु सक्नुहुनेछ अहिले तपाईँ सुनिराख्नु भएको छ तपाईँकी लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम रोजाइमा लोक भाकामा तपाईँले नै रोज्नुभएका तपाईँले नै मन पराउनु पराउनुभएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लोकदोहोरी भाका बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिसमा हामी जुटिराखेका छौँ तपाईँ पनि कार्यक्रममा सहभागी भएर आफूलाई मनपर्ने लोकदोहोरी भाका रोज्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर फटाफट डायल गरेर आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेको विदा भइसक्नु भएको छ भनेको छ आउनु आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा सहभागी भएर आफूलाई मनपर्ने लोकदोहोरी भाका रोज्न सक्नुहुनेछ किनभने अब पालो तपाईँको रहेको छ तपाईँलाई मनपर्ने लोकदोहोरी भाका रोज्न चाहनुहुन्छ भने आज के मङ्गलबारे बसाइमा पनि उपस्थित भइसकेका छौँ र अब हामी धेरैजना साथीलाई पनि दिन सकिँदैनौँ केही भएर ढिलो ढिलो नगरिकन छिटो छिटो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा नम्बर डायल गरेर फटाफट कार्यक्रममा आउन सक्नुहुनेछ हामीले दुईवटा टेलिफोन नम्बर तपाईँको लागि खुल्ला गरिराखेका छौँ र मिठा मिठा लोकदोरी भाकाहरू पनि बजाइराखेका छौँ र अब नि कार्यक्रममा एउटा मिठो साङ्गीतिक लोकदोरी भाकालाई राख्ने बेला भएको छ यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ Thank you. भेटुन आउनुको बजारकै छ भेट हुने बानी हो तिम्रै यादले यो मोटो खानी हो बेथा चर्कै छ बेथा चर्कै छ लुकी छिपी भेटुन आउनुको बजारकै छ बेथा चर्कै छ आउनुको मचार छ गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौराचोक चोक टाढीमा petro power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009 2010 Bike of the Year Award Trapped the Apache RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी जेठो र त गोरिया बोकेर धमाधम पैसा पठाउन थाले एक हजार तपाईँले खोरक्क सेन्टर कलेजमा कोरियन भाषा पढ्न गइहाल्छ मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ अरे जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार चौध अप्रिल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र परासीका चार सय विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौं विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी visa IELTS SLC plus two computer Korean Japanese लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ सम्पर्क central college of vocational training प्राली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पाँच बहत्तर दुई सय साठी सौराहा चौक पाँच त्रिसठी तिन सय पैसठी पर्सा पाँच तिरासी सात सय नब्बे कावसोती थाना चौक जोक अन्ठानब्बे चार पचास सडसठी छ सय छयासी सुनवल अन्ठानब्बे चार पचास असी आठ सय सतासी र मिलन चोक बुटवल अन्ठानब्बे एक बाइस उनपचास तिन सय तिस यो जयपुरी कुर्ता सुरुवाल तेजो फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो बाबा यो नदी पुगेको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने आएको वम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिडक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक Sauraha Chowk Chitwan proprietor Harikumar Shrestha phone number शून्य मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक एकदम उच्च दामको नवदीप वस्त्रालय नै छ किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ सम्पर्क डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन पोरपाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी रत्नगर चितवन टाढी मनोरञ्जन केन्द्र सबै तनो छाडी मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website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 छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, phonemes class and intensive English language classes for all professionals. Also remember for interview preparation classes only at The Next Education Consultancy. The Next Education Consultancy Private Limited, Line Sok Narayangarh, phone 056 571 091 571 091. चङ्गा जस्तै भएको छ मन सुन्न पाउँदा रेडियो अर्पण नराम्रो सोचाइमा डुल्न हुँदैन गीत सङ्गीत समाचार सुन्न परे ए हजुर रेडियो अर्पण कहिल्यै भुल्न हुँदैन नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हाल्छ यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाइमा लोकभाकामा कार्यक्रम रोजाइमा लोकभाका सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहजको ध्वनि तरङ्गबाट यो कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवारहरूलाई आफ्नोलाई मनपर्ने लोकदोरी भाकाहरू रोजेर सुनाउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा अघि नैदेखि कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले सराह गरिराख्नु भएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्छ तर पनि कुराकानी गर्न पाइराखेका छैनौँ मैले कोही मित्र हुनुहुन्छ गइसक्नु भएको छ अरे आज चाहिँ थोरै प्राविधिक समस्यामा गडबडी देखाइराखेको छ केही छैन तपाईँसँग कुराकानी गर्ने र अनि तपाईँकै सम्झना सन्देशहरू लिने मन त थियो तर पनि प्राविधिकमा थोरै गडबडी देखाएको कारणले तपाईँसँग बोल्न नपाउँदै टाढिनु परेको छ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ फेरि पनि आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाटको बोल्दै हुनुहुन्छ पर्याकोटबाट गणेश गणेशजी कार्यक्रममा हुनुहुन्छ हामी अन्त्यतिर पनि छौँ आज कुन भाका रोज्ने हुन्छ गणेशजी क कसको लागि सम्झना समर्पणहरू राख्न चाहनुहुन्छ हजुर त्यहाँबाट मनोज देवङ ओरकमा हुने दिदी भिनाजुलाई अनि मेरो भान्जा भान्जीलाई हजुर अनि मलाई गणेश भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा हुन्छ गणेशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार साथो मै खान यस्तै ठिटाको वैसा फुल्दै रहेछ निकै नै रमाइलो लोकदोरी भएका थियो पर्याकोटबाट आउनुहुने गणेश सिपाङले रोजेर गइसक्नु भएको छ आफ्ना आफन्तजन घर पुर्याहरूलाई पनि सन्देश राखेर गइसक्नु भएको छ कार्यक्रममा यिनी भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ र बिहिबारको बचाइमा पनि हामी उपस्थित हुने नै छौँ यति बेलसम्म रेडियो अर्पण एक सय चार पाँच मेगाहजको ध्वनि तरङ्ग सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो चण्डी भन्ज्याङबाट एलिसा कृष्ण मन्दिरबाट राजा ठाकुर परियाकोटबाट गणेश सिपान र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र एजेन्जेलसम्म मेरो आवाज आवाजलाई रेडियो सेट मोबाइल सेट वा तपाईँ श्रोता माझ पुर्याउन साथ दिने प्राविधिक मित्रको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रममा एउटा मिठो लोकदोरी भाकालाई स्थान दिँदै आजको कार्यक्रम रुजाइमा लोक भाकाबाट ओजेल पर्छु नमस्कार अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराज बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै